अस्ताउने बेला जुन उदाउने बेला घाम अस्ताउने बेला जुन उदाउने बेला संसार रोकियो एकैछिन आँखा जुधाउने बेला घाम अस्ताउने बेला जुन उदाउने बेला त्यो सागरमा गई पानी चाखेर विचार गर्नु त्यो सागरमा गई पानी चाखेर विचार गर्नु कसरी पोखिन्छ बिरह मन रुवाउने बेला संसार रोकियो एकैछिन आँखा जुधाउने बेला वर्षौँ दिलमा राखेर रा, फुलको वर्षा गराइरह्यो वर्षौँ दिलमा राखेर रा, फुलको वर्षा गराइरह्यो कति रुँदो हो मन्दिर मूर्ति छुटाउने बेला कसरी पोखिन्छ बिरह मन रुवाउने बेला तिम्रो यादले यति विघ्न एकहोरो बनायो तिम्रो यादले यति विघ्न एकहोरो बनायो जस्तो अन्त ध्यान हुँदैन आँखा बिजाउने बेला कति रुँदो हो मन्दिर मूर्ति छुटाउने बेला चुनौती दिँदैछु डाक्टर साहेब याद हटाइदिनुहोस् चुनौती दिँदैछु डाक्टर साहेब याद हटाइदिनुहोस् चुनौती दिँदैछु डाक्टर साहेब याद हटाइदिनुहोस् गल्ती गरेछन् भगवान्ले मलाई बनाउने बेला जस्तो अन्त ध्यान हुँदैन आँखा बिजाउने बेला संसार रोकियो एकैछिन आँखा जुधाउने बेला घाम अस्ताउने बेला जुन उदाउने बेला एकान्त प्रेमी एमबी मुखियाको यो सुन्दर गजलसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कल्पनाभित्रको संसारबाट रेडियो गुल्मी एकानब्बे दशमलव दुई मेगा हर्चको साप्ताहिक रात्रिकालीन प्रस्तुति कल्पनाभित्रको संसारको यो पाँचौँ श्रृङ्खलाको साथमा एकैसाथ जुटिसकेका छौँ पर्दा पछाडिबाट आफ्ना सृजनशील हस्तपुञ्जहरू सल्पलाउँदै मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउँदै हुनुहुन्छ प्राविधिक मित्र महेश बोहरा भने आवाजको दुनियाँमा कुसुम नेपाली प्रिय साहित्यिक मन तपाईँ यो कार्यक्रम हरेक हप्ताको सोमबार राति नौ पन्ध्रदेखि करिब करिब दस बजेसम्म रेडियो गुल्मी एकानब्बे दशमलव दुई मेगा हर्चको आकाशीय ध्वनि तरङ्गको साथै विभिन्न वेबसाइट फेसबुक पेजहरूबाट पनि सुन्न सक्नुहुन्छ हामी कार्यक्रममा रहेर तपाईँले नै लेखी पठाउनुभएका गजल कविता मुक्तक र कथाहरू उठान गर्ने गर्छौँ आज पनि यिनै चारवटा विधाबाट तपाईँको लागि कोसेली लिएर उपस्थित छौँ अबको पैँतालिस मिनटसम्म हामीलाई सुनेर साथ दिन नभुल्नुहोला यो आग्रह गऱ्यौँ तपाईँको लागि तपाईँ के गर्दै हुनुहुन्छ दिनभरको थकान मेटाउँदै पनि हुनुहुन्छ निद्रा देवीको पर्खाइमा हुनुहुन्छ बस्तीका बत्तीहरू बिस्तारै बिस्तारै निभ्ने क्रममा छन् कार्यक्रमको अवधिभर हामीसँगै रहेर सहयात्रा गर्न नबिर्सनुहोला कार्यक्रमको लागि सुझाव सल्लाह दिनुभएको छ त्यसको लागि तपाईँ सम्पूर्णप्रति साधुवादका शब्दहरू बोल्छु आगामी दिनहरूमा पनि यसरी नै सुझाव सल्लाह दिँदै गर्नुहोला प्रिय साहित्यिक मन कार्यक्रमको शुभारम्भ गरौँ एउटा सुमधुर साङ्गीतिक आवाजबाट सुमधुर साङ्गीतिक आवाज पछाडि तपाईँको साथमा उपस्थित हुने नै छौँ माया बिना को जिन्दगी माया बिना को संसार माया बिना को जिन्दगी माया संसार कसको पोहोला हजुरा कसको पोहोला हजुरा माया बस्यो भन्छन् बिछोड भयो भन्छन् माया बस्यो भन्छन् बिछोड भयो भन्छन् किन हजुर किन यस्तो हुन्छ हजुर खुशी पानी मानी सामा के ही पल को हूँ मुदोर आंसू बिना को जिंदगी खुशी बिना को संसारा कस को बोला हजूरा कस को बोला हजूरा माया वसुभञ्चन् बिछड भायो भन्छन् माया वसुभञ्चन् बिछोड भयो भन्छन् किन यस्तो हुन्छ हजुर किन यस्तो हुन्छ हजुर गजल लेखी के खान्छस् बा भन्छन् गजल लेखी के खान्छस् बा भन्छन् कसरी त घर धान्छस् बा भन्छन् गजल लेखी के खान्छस् बा भन्छन् कसरी त घर धान्छस् बा भन्छन् लाहुरे बन या अरबतिर जा बाबु त लाहुरे बन या अरबतिर जा बाबु त भन्दा मैले गलत ठान्छस् बा भन्छन् कसरी त घर धान्छस् बा भन्छन् न नेता सुध्रे हेर्न लेख्न छोडिस् न नेता सुध्रे हेर्न लेख्न छोडिस् कति शब्द शब्द हान्छस् बा भन्छन् भन्दा मैले गलत ठान्छस् बा भन्छन् गजलकारले आरक्षणको कुरा ल्यायो गजलकारले आरक्षणको कुरा ल्यायो सुन्नेवाला राष्ट्र मान्छस् बा भन्छन् किन शब्द शब्द हान्छस् बा भन्छन् कि आफैले बुहारी नत्र हामी हेर्छौँ कि आफैले बुहारी नत्र हामी हेर्छौँ कति धेरै केटी छान्छस् बा भन्छन् सुन्नेवाला राष्ट्र मान्छस् बा भन्छन् कसरी त घर धान्छस् बा भन्छन् गजल लेखी के खान्छस् बा भन्छन् ज्ञान त रामो प्रतिबिम्ब ठुलो लुम्पेक गुल्मीका स्रष्टाको संयुक्त गजल सङ्ग्रह बीजारोपणमा सङ्ग्रहित यो गजल उठान गऱ्यौँ कार्यक्रममा गजल लेखेर घर चल्दैन छोरा गजल लेखेर घर चल्दैन बाबुले छोरालाई सम्झाएका कुरा प्रष्ट थिए गजलमा तिमी पश्चातापमा जल्ने छौ जरुर एक दिन तिमी पश्चतापमा जल्ने छौ जरुर एक दिन तडपिएर जिउनु पर्नेछ बिना कसुर एक दिन तिमी पश्चतापमा जल्ने छौ जरुर एक दिन तडपिएर जिउनु पर्नेछ बिना कसुर एक दिन मेरो प्रेमको मूल्य बुझ्नेछौ त्यो समय मेरो प्रेमको मूल्य बुझ्नेछौ त्यो समय जब तिम्रो समीपबाट हुनेछु दूर एक दिन तडपिएर जिउनु पर्नेछ बिना कसुर एक दिन फुल फुल्छ फक्रिन्छ र ओइलिएर झर्छ फुल फुल्छ फक्रिन्छ र ओइलिएर झर्छ त्यस्तै त्यस्तै हो मान्छे पनि हजुर एक दिन जब तिम्रो समीपबाट हुने सो दूर एक दिन याद गर काल्पनिक सपनामा हराउनेहरू हो याद गर काल्पनिक सपनामा हराउनेहरू हो दिवा सपना पक्कै हुनेछ चकनाचुर एक दिन त्यस्तै त्यस्तै हो मान्छे पनि हजुर एक दिन म मरेर गए पनि जीवित हुने गरी म मरेर गए पनि जीवित हुने गरी याद छाड्नेछु तिम्रै लागि पाहुर एक दिन दिवा सपना पक्कै हुनेछ चकनाचुर एक दिन तडपिएर जिउनु पर्नेछ बिना कसुर एक दिन तिमी पश्चातापमा जल्नेछौ जरुर एक दिन सङ्गीता कुँवर अञ्चुली धुरकोट एक रजस्थल गुल्मिकी स्रष्टाको संयुक्त गजल सङ्ग्रह बीजारोपणमा सङ्ग्रहित यो गजल उठान गरेका हौ कार्यक्रममा तिमी पश्चातापमा जल्नेछौ जरुर एक दिन तडपिएर जिउनु पर्नेछ बिना कसुर एक दिन जब म तिमीबाट टाढा आउँछु तब एक दिन पश्चाताप लाग्नेछ जति बेला म तिम्रो निकै दूर भइसकेको हुनेछु यस्तै भाव झल्किँदै थियो गजलमा मेरो माया बोकी तिमी पराई घुम्टो ओढेपछि मेरो माया बोकी तिमी पराई घुम्टो ओढेपछि बिरहमा रुनु पर्यो मायाको फुल गोडेपछि मेरो माया बोकी तिमी पराई घुम्टो ओढेपछि बिरहमा रुनु पर्यो मायाको फुल गोडेपछि भेट हुँदा दो बाटोमा किन शिर झुकाउनु भेट हुँदा दो बाटोमा किन शिर झुकाउनु दिलबाट बसाइसरी पाइला अन्तै मोडेपछि विरहमा रुनु पर्यो मायाको फुल कोडेपछि कति रुनु वियोगमा तडपिएर अझै मैले कति रुनु तडपिएर वियोगमा अझै मैले कति रुनु वियोगमा तडपिएर अझै मैले मेरो विश्वास कुल्चिएर नाता अन्तै जोडेपछि दिलबाट बसाइसरी पाइला अन्तै मोडेपछि अविरल आँसु झारी मरेर यहाँ भन्दा अविरल आँसु झारी मरेर यहाँ भन्दा तिमी खुसी हुन्थ्यौ कि त मैले संसार छोडेपछि मेरो विश्वास कुल्चिएर नाता अन्तै जोडेपछि बिरहमा रुनु पर्यो मायाको फुल गोडेपछि मेरो माया बोकी तिमी पराई घुम्टो ओढेपछि कुमार अविरल अर्खले छ गुल्मीका स्रष्टाको संयुक्त गजल सङ्ग्रह बीजारोपणमा सङ्ग्रही यो गजल उठान गऱ्यौँ कार्यक्रममा दुनियाँ यस्तै छ एउटासँग माया लगाइन्छ अनि पराईको घुम टोडेर गएपछि कसको के नै लाग्छ र यस्तै हो अविरलजी दुनियाँ स्वार्थी छ मुसाले पाल पारेको धोक्रा जस्तो भएको छु मुसाले पाल पारेको धोक्रा जस्तो भएको छु रस चुसेको उखुको छोक्रा जस्तो भएको छु मुसाले पाल पारेको धोक्रा जस्तो भएको छु रस चुसेको उखुको छोक्रा जस्तो भएको छु सामु नआउ तिमी चिप्लिएर लड्न सक्छौ सामु नआउ तिमी चिप्लिएर लड्न सक्छौ बिच सडकमा केराको बोक्रा जस्तो भएको छु रस चुसेको उखुको छोक्रा जस्तो भएको छु मुसाले पाल पारेको ढोक्रा जस्तो भएको छु दिपक मगर बागलुङ रणसिंह किटेनी छ हाल दुबईबाट पठाउनु भएको यो मुक्तक उठान गऱ्यौँ कार्यक्रममा आगामी श्रृङ्खलामा पनि यसरी नै सहभागिता जनाउन नबिर्सनुहोला मुक्तको लागि साधुवादका शब्दहरू बोल्छु दीपक पुन मगर प्रति कार्यक्रममा एउटा साङ्गीतिक कोसेली तपाईँको लागि राख्छौँ साङ्गीतिक कोसेली पछाडि तपाईँको साथमा उपस्थित हुने नै छौँ